बोली बचने करता हूँ बोली बचने करता हूँ जाएका तिना तिम्रा अलि राम्रो लाग्न थाल्यो सिरैभरि धेरै ठुलो झनै राम्रो लाग्न थाल्यो नजानेका तिन जल तिम्रा अलि राम्रो लाग्न थाल्यो सिरैभरि सिरै फुला झनै राम्रो लाग्न थाल्यो बिहानीमा साझा पख जुनेलीमा उनको रूप खुल्न लाग्यो हेर्दा मनै दङ्ग पर्न थाल्यो निहालेर फेरि फेरि उनी आफ्नो लाग्न थाल्यो मुसु मुसु हाँसिदिँदा मनै दङ्ग पर्न सबैभन्दा राम्री लाग्यो सबैभन्दा राम्री लाग्यो आँखै त राम्रो होइन हो गाजलोले कुर्दा हो ओठै त राम्रो होइन हो रातो लाली भर्दा हो मान्छे त राम्री होइन हो बोली बचल्ने गर्दा बोली बचल्ने गर्दा बोली बचल्ने गर्दा चले